अठार आज बिहान सबेरै बुढाकाजीको नोकर जुठे कान्ति भूमालाई ओछ्यानमै उठाउन आइपुग्यो यसरी एक बिहानै काजीबाट बोलावट हुँदा भुमाका हंसले ठाउँ छोड्यो किन हो जुठे यति सखारै मलाई के पत्तो नै जुठेले कुरा खोलेन मालिकले झट्टै बोलाइले मर्जिबो मन्दो गरिहाले भुमा मनमा अनेकन तर्कना खेलाउँदै भित्र पस्यो अगेनाको पल्लोपट्टि लालगेडी मस्त यौवनको निद्रामा निदाइरहेकी थिए गर्मीको याम चोलाको तना खोलेर उन्नत छाती बाहिर उम्कन छटपटाइरहेको थियो धोती पनि घोडामाथिसम्म सरेर केही तिग्राको छनक उन्मुक्त थियो तर मस्त निद्रामा आखण्ड डुबेकी लाल आफ्नो बाह्य स्थितिको कुनै चेतना नै थिएन न त यस स्थिति विशेषमाथि कुनै सङ्कोच नै हुने थियो यो उसका लागि स्वाभाविक थियो घरमा आयुको घुम्तीमा पुगिसकेको एउटा बडो बाबु दाजुहरू लाउ त भनौँ भने खाली बस्दैनथे उसले कससँग सकुचाउने त अझै उठिनस् छोरी बडो भुमाले अलमस्तसँग सुतेकी छोरीको आकृतिमा हेऱ्यो बाहिर झलमल्ल भइसके यति बेलासम्म सुत्न हुन्न त छोरीका जातले तर लालगेडी एकपल्ट मात्र गर्दै जल मलाएर फेरि अर्को कोल्टो फर्केर सुते यसपल्ट किन हो बुबाका बुढा धमिला आँखा सखारैको धमिलोमा छोरीको उन्मुक्त अलमस्त निद्रालस्त झन्डै झन्डै निरावरण यौवनमा पर्न पुग्दा जलास भए चाहिँ धक्क भए चाहिँ भयो के त यो लालगिडी पनि मस्त जवानी भइसके त अस्तिसम्मै त हो नाकभरि सिँगानको लत्को लिएर उसका काखमा घोस्रे आउँथे के त यो उही उसकी लालगिरी उसकी टुहुरी छोरी हो उसले त उसको जवानीमा फुलेको रूपको हेक्कै गरेको थिएन हेक्का गर्ने अवसर र गर्नुपर्ने स्थिति पनि त कहिले परेन अघि पछि ऊ उठ्नुभन्दा अगाडि नै लालगेडी उठिसक्थे र अझ गाग्रो लिएर पधेर गइसक्थे ऊ यसरी इन्तु र चिन्तु भएर कहाँ लडिरहन्थे र अब लालकेडी केटाकेटी रहेन छोरीको निरावरण उन्मुक्त जवानीमाथि अप्रत्याशित आँखा पर्दा बुढाको अन्तरमा एक्कासी एउटा नवीनता बोध भयो उसले आफ्नो आँखा त्यताबाट हटायो टाढबाट बर्को झेकेर काँधमा हाल्दै हकार्यो नानी है छोरी उठ्ने बेला भएको छैन त्यहाँ उठ उठ उज्यालो भइसक्यो लाल गेडी एकपल्ट फेरि चलमलाए उसका गाला आफ्नो बेहोसी र निर्लज स्थितिमा आधारेमा सङ्कोच र शरमले राखी छै भए ऊ हत्त नपत्ता आफ्नो फरिया तल सारेर फुस्केका तना बाँध्दै उठी खोज मुजिएर मुखमा आएका कपालका लट्ठाहरू पन्छाएर आँखा हारथुङ्गाले मार्दै सोधी उज्यालो भइसक्यो बा अहिले हो र किनोरीका भाले डाक्या बुढाले मिठो झर्काइमा भन्यो तिमीहरू सुतेपछि मरेका हो कि बाँचेका पत्तै हुन्न मलाई बुढाकाजीले बोलाएका रहेछन् म एकपल्ट ठुला घर पुगेर आउँछु लौ लौ सुँगुर चर्न छोडिदिए तँलाई घाट जानुपर्ने भए एक आग्रो पानी लाएर राखिदे बुढाले हरायो भातमै आएर पकाउला बुढो भुमा घरबाट निस्क्यो र रात माटै गोरेटोबाट उकालो लाग्यो ऊ ठुला घर जाँदै थियो ठुला घर जान मानिसलाई कठिन उकालो चढ्नुपर्छ यो सनातन नियम हो साना जातिका माझीहरूका घर खोलाबाट धेरै टाढा हुँदैनन् अनि ठुला जातिका घरहरू सिरानमा बन्छन् बुढाकाजीको ठुला घरमा भूमा पुग्दा घाम भर्खरै तिमाल डाँडामा चुचुराबाट च्याउन थालेको थियो घामको कमलो किरण इन्द्रावतीको बगरमा पस्रिएको थियो जुटेको पछि पछि गएको भूमाले ठुला घरको बैठकमा पुगेर बुढाकाजीलाई सलाम गर्यो बुढाकाजी चतुर्भुज सिंह त्यति बेला आफ्नो भव्य बैठकको पलङमुनि चकटीमा पलेटी कसेर बसेका थिए र उनका अगाडि बडो पालपाली हुक्कामा तमाखु भरभराइरहेको थियो बुढाकाजी चाँदीको कुल्पी चाँदीकै पाताले मुख लाउने ठाउँमा मोरेको लामो खप्तडको नली मुखमा नारेर अमिलो ढोका बङ्ग्याइरहेका थिए बुढाकाजी गोरुबाट बडे बडे आँखा उठेको नाक र कठोर चिउँडो हात पाखुरा र गर्दनका मजबुत हड्डी पुरानो जमानाका सिपाही छे लाग्थे उनका कपाल तिन खण्डभन्दा बढी सेता भइसकेका थिए बाक्ला खाता पिता बाक्ला जुङ्गाले छोपिएका पातला ओठ दृढतापूर्वक एक अर्कामा जमेकाले गर्दा उनको मुद्रा बहुत गम्भीर र भ्याउ पाइ नसक्नु लाग्थ्यो बुढा काजीभन्दा अलि पर पलङको डाँडमा अडेसा लागेर सानो काजी पनि बसिरहेको थियो बाबुको व्यक्तित्वको बिल्कुलै विपरीत व्यक्तित्व जुवादारी सफाचट कालो रोगनको कठोर अनुहारमा अहङ्कार र क्रूरताको रेखा बिहानीको घाममा झन गाडा भएर उत्रेका थिए उसका बडे बडे बलड्याङ्रे आँखामा घृणा र असन्तुष्टिको राको प्रष्ट देखिन्थ्यो र यसले गर्दा ऊ विस्फोटन मुख ज्वालामुखीको मुद्रामा देखिन्थ्यो कोठामा ढोकाको छेउ सतरन्जीमा गाउँका एक दुई अरू बुढा पाखा र अधभैँसीहरू पनि थिए र तिनका अनुहारमा भने एउटा दबाईको त्रास र निरीहताको छलको देखिन्थ्यो ऊ हतपत्त बस्ने आँट नगरेर उभिनै रह बस्पोमा बुढाकाजीले स्वरलाई सकेसम्म मुलायम पार्ने कोसिस गर्दै भने तर भूमा लगायत त्यहाँ भएका अरू सबैले अनुभव गरे त्यस स्वरमा एउटा विशेष खालको ध्वनि थियो तिमीहरूलाई मैले सखारै बोलाउन पठाएको अरू कुराले होइन यति भनेर उसले आफ्नो बोलीको असर खोज्न सबैका मुखमा आँखा गढाए सबैका अनुहारमा एउटा निरीह उत्सुकता थियो के भन्न लागे काजीले यस्तो भूमिका बाँधेर रैतीसँग कुरा गर्ने बानी त उनको थिएन आज के उनको मनमा कुनै अप्रत्याशित कुरो छ के कुरो छ सबै अकमक्क परेर काजीका मुखमा हेर्न थाले म पनि यसै गाउँमा जन्मेँ हुर्केर यसै गाउँमा बढेँ काजीले विषयलाई झन् रहस्यको टालोमा बेर्दै भने अनि तिमीहरू पनि यहीँ जन्म्यौ हुर्क्यौ बढ्यौ त्यसैले यस ठाउँको यहाँको माटाको जति माया मेरा मनमा छ त्यत्तिकै तिमीहरूका मनमा पनि छ हो होइन ल भन त बुढो भुमासहित सबै माझीहरू झन् अकमक्क परेर छोप्राङ्गेले फुलपाती हेरे चाहिँ क्वार तिकाजीका मुखमा हेर्न थाले हो भन्ने कि होइन भन्ने उनीहरूले मनमा कुनै निर्गोल गर्नै सकेनन् यो गाउँको उन्नति भयो यहाँ विकास भयो र हाम्रा गाउँको नाउँ सहर बजार राजा बादशाहका कानमा पनि पुग्यो भने मलाई जति खुसी लाग्छ तिमीहरूलाई पनि त्यत्तिकै खुसी लाग्छ लाग्दैन बुढा काजीले एउटा निर्लिप्त जस्तो मुस्कान होठमा झल्काए किन नलाग्नु खमे सबैले प्राय एउटै लोलीमा लोली मिलाए आफ्ना गाउँको नाउँ चलेको आफ्ना गाउँमा विकास खुलेको कसलाई राम्रो नलाग्दो हो रे कसो भयो कुरा गर्दा कसले होइन भन्छ त भन्न आफ्नो गाउँ सप्रिएको आफ्नो घर राम्रो भएको कसलाई ननिको लाग्ला बुढाकाजीले आफ्नो कुरोलाई अझै रहस्य भित्रै राखेर भने पशु पंक्षीले त आफ्नो गुण खोर राम्रो पार्न खोज्छन् भने तिमी हामी त मान्छे अनि तिमीहरू त मेरो आफ्नै जहान छोराछोरी जस्ता तिमीहरूलाई नजाति हुने कुरा मैले कहिले गरा छ त छैन खामी छैन नारायणी माझीले मुन्टो हल्लाउँदै भन्यो मिथ्या बोले नर्क जाइन्छ कसो के होइन भन नारायणीले आफ्ना भनाइको समर्थनका लागि सबै उपस्थित माझीहरूका मुखतिर हेऱ्यो उनीहरू उसको हार्दिक समर्थनमा तलमाथि मुन्टो हल्लाइरहेका थिए त साना काजी तिमीहरूका लागि गाउँमा एउटा राम्रो कुरा गर्न खोज्दैछ आफ्नो कुराको अनुकूल असर देखेर काजी प्रष्टतातिर आए तिमीहरूलाई थाहा छ अब साना काजीको पढाइ सकियो ऊ अब गाउँमा जसो बाँच्छ त्यसो भएमा तिमीहरूलाई राम्रो हुँदैन आड भरोस हुन्छ केही परे भर मद्दत सल्लाह साउती सबै हुन्छ के होइन मान कसरी होइन भन्नु मालिक खास कुरालाई होइन भन्नै भएन नि साना काजीले अब गाउँमै त विराज गर्नुपर्छ सधैँ सहर विराज गर्नु भएर निर्वाह नै चल्दैन एउटा बुढा माझीले भन्यो तर साना काजीले गाउँमा आएर बस्यो भने रैतीको के कति भलाइ हुन्छ त्यो कुरा त उनीहरूको हृदयले नै जान्दछ हो साना काजी आएर स्थायी भएर बसेपछि तिम्रा गाउँको अनुहारै अर्को हुन्छ बडा बडा मान्छे उसका साथीहरू सरकारी मान्छेहरूको आउजाउ भइरहन्छ आफ्ना पिर मर्का उनीहरूका सामु राख्न पाइरहन्छ बुढाकाजीले कुरोलाई आफ्नो तारोतिर सोच्याउँदै लागे त अब त्यस्ता मान्छे आउजाउ गर्न थालेपछि उनीहरूलाई त्यस्तै खालले सत्कार पनि त गर्नु पर्यो उनीहरूलाई राख्न बसाल्न उस्तै ठाउँ ठहर पनि त हुनु पर्यो तिमी हामी जस्तो जस्तो पाए उस्तै ठाउँमा राख्नु भएन के कसो काजीले पालै पालो सबैका मुखमा हेरे ती अनुहारमा एउटा खोलाको ढुङ्गाको जस्तो खालीपना बाहेक केही थिएन कुनै पनि बौद्धिक समझदारीको लक्षणले सुन्ने मालिक जे भन्छन् त्यसमा उनीहरूको काट नै के थियो र भूमा लगायत सबै माझी रित्तो अनुहार लिएर हेरिरहेका थिए त अब मुख्य कुरा चाहिँ के भने काजीको स्वर अब पूर्ण गम्भीर भयो साना काजी उसका सहरका मान्छे आएका बेला उनीहरूलाई स्वागत सत्कार गर्न सुहाउने खालको अर्थात् सहरकै ढाँचामा एउटा हवेली बनाउने इच्छा गर्दैछ गाउँको इज्जत राख्न सक्ने खाले एउटा हवेली यो त साह्रै भलो कुरा खुवामित नारायण माझीले खुसीले चहक्दै भन्यो यसमा कसले नाइ गर्ला गाउँको इज्जत बढ्छ हामी पनि सधैँ साना मालिकको दर्शन पाउँछौँ यस्ता कुरा त हाम्रा भाग्यले हुन्छ नारायणले आफ्नो कुराको प्रभाव बुझ्न अरूका मुखमा हेऱ्यो सबैका टाउका केटाकेटीका कलले चल्ने खेलौनाको भेडाको टाउको चाहिँ तलमाथि माथि तल झोलिरहेका थिए हो त नि गाउँका मालिकको इज्जत गाउँको इज्जत गाउँको इज्जत गाउँलेको इज्जत अब माझीहरूका आँखामा एउटा दबाईको गर्व साथै एउटा कौतुहकको चमक देखियो साना काजीका कठोर आँखाका कुनामा भने एउटा धूर्ततापूर्ण कुटिल मुस्कान रेखा बुढाकाजीले एकपल्ट मुखबाट तमाखुको बुङ्ग धुङ्गा उडाउँदै केही भन्न मुख खोले तर यसपल्ट किन हो उनका आँखामा किञ्चित अनिश्चितता किन्चित ग्लानीको भाव क्षणिक रूपमा प्रज्वलित भयो तर यो भाव उनको जाति क्षणिक थियो उनी त्यति भावुक थिएनन् व्यवहारी थिए व्यवहारमा थोर बहुत दाउ त जसले पनि खेल्छ फेरि उसले जे गर्न लागेका छन् त्यसबाट गाउँलेको फाइदै छैन भन्ने कुरा पनि होइन एक किसिमले गाउँको इज्जत गाउँलेको इज्जत हो भन्ने कुरा पच्चिस आना झुट पनि त होइन काजीले गाउँमा हवेली बन्दा गाउँलेको भलाइ हुन्छ भन्ने कुरा ती गाउँलेमा पुरै झल्काइदिए गाउँमा त्यस हवेलीमा राजाका मान्छेहरू आएर बस्ने छन् सुब्बा सरदार खरदार हाकिम आएर बस्ने छन् त्यसरी उनीहरू आएपछि आफ्नो मनका गुनासा राजा छेउ पुर्याउन सजिलो पर्नेछ कोठामा केही क्षण अनौठो सुन्ने र मौनता छायो केवल काजीले हुक्का गुडगुडाएको गुडगुडे स्वर र एक हातपल्ट खोकेको <coughs> स्वरले त्यस जड क्षणलाई केही सचेत तुल्याइरहे चाहिँ भान हुन्थ्यो त मैले गाउँमा कुनै पनि कुरा गर्नुपर्दा तिमीहरूसँग सल्लाह गरेरै गर्ने गरेको छु कि होइन भन काजीले मौनता टोडे त अब हवेली बनाउने कुरामा त तिमीहरू सबै राजु भयो तर कुरा के भने अब हवेली कहाँ बनाउने कुन ठाउँमा बनाउने हवेली बनाउँदा त्यसलाई पुग्ने क्याम्पा पनि चाहियो बगैँचा पनि चाहियो त्यो त चाहियो मिजारे माझीले सही थाप्यो जत्रो टाउको उत्रै टोपी जत्रो दाउरा उत्रै खाल्ती हवेली भएपछि त्यसलाई चाहिने कुरा त सबै चाहियो नि यज्ञ गरेपछि जग्गा सारदाम त सबै चाहियो के कसो अँ चाहियो नारायणले सही थाप्यो त्यसैले अब जहाँ पायो त्यहाँ हवेली बनाएर भएन पाइपर्ने एउटा छुट्टो ठाउँ पनि त जो गर्नै पर्यो काजीले स्वरलाई अति नम्र र मिठो बनाएर भने त्यसैले मैले तिमीहरूलाई बोलाएको सल्लाह साउती त गर्नै पर्यो नि परेन त के भन्छस् बुबा पर्यो मिजारेले समर्थनमा लेग्न सिक्यो त मालिकबाट कुन जग्गामा हवेली बनाउने निर्कोल भएको छ त यसपल्ट बोमा बुढाले मुख खोल्यो मर्जी मात्र होस् न हामी पर्या गरिहाल्छौँ मैले त के निर्गोल गर्थेँ काजीले यसपल्ट प्रसन्नताको हाँसो पोख्दै भने म त्यस्ता कुराको के मेलो पाउँथेँ र कस्तो हवेली बन्छ त्यसका लागि के कति जिमिन चाहिन्छ त्यो त साना काजीको कुरा हो उसले सबै अड्कल गरिसकेको छ ऊ भन्छ हवेली बनाउन खोल्ने र सब कुराबाट पाइ पर्ने ठाउँ यहाँ गाउँमा एउटै मात्र छ काभ्रे पाटो त्यो भयो भने बगैँचा क्याम्पा सबैलाई मनज्ञ हुन्छ त्यसैले त्यस कोठामा एक्कासी माउन बाजुरा खासी चाहिँ भयो त्यहाँ उपस्थित सबै माझीका अनुहारमा एउटा आश्चर्य दुःख र मौन विरोधको रङ एकपछि अर्को आउँदै जाँदै गरेको देखियो अनि केही मात्रामा विश्वास पनि उनीहरूका बिचमा एक मात्र केही उब्जा भएर वर्षको केही समय गुजार्ने अन्ध लाग्ने एक मात्र जग्गा त्यही एउटा काभ्रे बाटो त्यो पनि नरहने हो भने उनीहरूसँग बाँच्छ नै के र भला जुन जाति र जतिसुकै सोझो र मुड भए पनि पेटमै लात मारिने कुरो आएपछि त सतर्क र सङ्कित भइहाल्छ के त काजी उनीहरूको एकमुठी घाँस र एक टुक्रो बाँस पनि खोसेर उनीहरूलाई उनीहरूको समाजलाई उठ्ठीवास गराउन खोज्दैछन् यतिलाई छोराछोरी जस्तै ठान्ने त्यही बुढो खाजी आफ्नो अगाडिको देउता छै लाग्ने मूर्तिका अनुहारबाट उनको प्रत्येक छद्म रूपका मुकुण्डाहरू एक एक गर्दै भुइँमा खसेको देख्न थाले उनीहरूले तर मालिक मालिक भुमाले आफूभित्र काजीको प्रतिवाद गर्ने साहस जुटाउन खोज्यो तर जन्मेदेखि नै हामा हा मिलाउँदै प्रतिवादको शक्ति नै कुण्ठित भइसकेको अचेत मस्तिष्कमा त्यो शक्ति बुद्धिको अनुभव गर्न सकेन तर काजीले तत्कालै उसको मनमा उठ्ने प्रश्नको अड्कल गरिहाले उनले आफ्नो स्वरमा अझै मृदुता ल्याउने प्रयत्न गर्दै भने तिमीहरू गाउँमा कति घर छौ चालिस धुर छौ होइन अनि तिमीहरूका कमोदको त्यो बिसमुरी माटोको उब्जनीले तिन महिना पनि राम्ररी खान पुग्दैन पुग्छ तर साना काजीलाई हवेलीका लागि त्यो सबै कुराबाट पाए पर्छ त्यसैले तर मालिक यसपल्ट भुमाले मुख खोल्ने आँट गर्यो चालिस थुरका लागि त्यही मुरी माटो छ त्यसैमा दुःखजिलो गरी नपुग इन्द्रावती माईका अगाडि जाल थापेर मालिककै सेवा र गाउँका अरू मातपरहरूका ज्याला बनी गरी जहान बच्चाका पेट जिन दिन पालिरहेछौँ मालिकका कृपाले तर त्यही काभ्रे पाटो पनि मालिकबाट खोसी बक्स्यो भने हाम्रो माझीका लालापाला सुनभोमा यसपल्टको काजीको स्वरमा अलि कठोरताको ध्वनि मिसिएको थियो तिमीहरू मेरा रहेथ मैले इच्छा गरेका खण्डमा मेरा जग्गामा केही गर्न तिमीहरूलाई सोधिरहनु पर्ने थिएन मलाई तर म पारीको धर्मदत्ते बाहुनका जस्तो रैती मार्ने मानिस होइन त्यसैले मालिकले लत्याए हामी त्यसै त्यसैमा त मरिहाल्छौँ नि अहिलेसम्म चुप्प लागेर बसेको सेते माझीले यसपल्ट डराइ डराई मुख खोल्यो त त्यसैले त म भन्छु तिमीहरूले म माथि अपत्यार अविश्वास गर्नुहुन्न काजीले स्वरलाई अलि ओह्रालेर भने तर के गर्ने हवेली भने त भन्नै पर्यो साना काजीले इन्जिनियरसँग सल्लाह गरेर नक्सा समेत पास गरिसकेछ अब हवेली बनेन भने त मेरा पनि नाक जान्छ तिमीहरूका पनि त अब तिमीहरू नै मलाई सल्लाह दियो त त्यो काभ्रे पाटोभन्दा अर्को ठाउँ हवेलीका लागि सब कुरा मिल्ने ठाउँ कहाँ छ त्यो त अन्त छैन मिजारे माझीले जवाब दियो तब भन्त काजीले व्यवस्थाको अनुभव गरे झैँ भने तर सुन म तिमीहरूसँग त्यो पाटो लिए पनि तिमीहरूका जान बच्चा भोकै मर्न दिन्न तिमीहरू पुस्ता न पुस्तादेखि मेरा पुर्खाका सेवा चाकरी गरिआएका आफ्ना छोरा जस्ता रहितान तिमीहरूलाई उठीबास लाएर कसका घरमा उभ्याउँला तिमीहरूलाई त्यस पाटोको साटो तिमीहरूका चालिस धुरलाई मनग्य खान पुग्ने अर्को बगरको खेत दिन्छु तिमीहरू त्यसमा मिहिनेत गर खाओ तिन वर्षका लागि तिमीहरूलाई कुद पनि माफ गरिदिन्छु अब फेरि एकपल्ट माझीहरूका आँखा च्यातिए बगरको झन्डै अस्सी नब्बे मोरी माटो काजीले आफ्नै कमोतमा लिएका थिए त्यसमा वर्षे नै कस्तो धान फल्थ्यो तर दस वर्ष अगाडि दक्षिणतिरकी इन्द्रावतीले महाकाली रूप लिएर उत्तरतिर ताण्डव गरेकीले त्यो खेत सबै उनकै पेटमा पुगेको थियो दुई वर्षपछि त्यसलाई उनले पेटबाट त उकालिन् तर त्यसलाई फेरि खेती लायक तुल्याउन काजीकै लागि पनि प्रलय ठहरियो तर अहिले एक्कासी बुढा काजीको प्रत्युत्पन्न मतिले त्यसै बेकार बगरलाई आफ्नो न्यायप्रियताको महाजालका रूपमा सोझा माझीहरूका उप प्रयोग गर्ने दूरदर्शी बठ्याई सोचेका थिए तर काजीका धन र शक्तिको पनि बुता नचलेको त्यस अनिकाले बगर्सँग यी माझीहरूले पौठा जोरी खेलेर कसरी पार पाउलान् पार पाइहालेछन् र केही उब्जा लायक बनाइहालेछन् भने पनि इन्द्रावतीको स्वच्छन्द र उग्र स्वभावको के भरोसा त्यसैले बोमा लगायत सबै पाका माझीहरू केही जवाब दिन नसकेर क्वार क्वार परे बिस मुरी माटाको सट्टा झन्डै अस्सी नब्बे मुरी माटो दिनु त्यो पनि तिन वर्ष कुद माफ गरेर यस कुरालाई काजीको उदारता र न्यायप्रियता होइन भनेर ठाडो नकार्ने पनि उनीहरूको बुता र बुद्धि थिएन तर ठाडै सुनको टुक्रो जस्तो पाखाको पानी पनि लाग्ने रसिलो र उब्जाउ धरतीको साट हो त्यो बगरको श्मशान स्वीकार्न पनि उनीहरू मसक्क आँट्न सक्दैनथे कसो के भन्छौ तिमीहरू बुढाकाजीले आफ्ना तिखा आँखा माझीहरू खास गरी बुढा भुमाका अनुहारमा बन्दै मेटिँदै गइरहेका नाना भाँतीका रेखाहरूमा टिकाए तर भूमा र त्यहाँ भएका एकमुठी पाकाहरूले के निर्कोल गर्न सक्थे हो केही वर्ष पहिले भएको भए उनीहरूको निर्णय हुन सक्ने थियो तर अहिले खास गरी गाउँका तन्नेरीहरूको छाँटघाँट र उनीहरूको उग्र स्वभावसँग त अब बुढापाकाले डराउनु पर्ने खण्ड आइसकेको थियो मालिक गाउँमा पनि एकपटक सल्लाह कमिटी गरौँ कि भुमाले डराइ डराइ भन्यो जय रे त गाउँको मिजार त गाउँकालाई त्यति पनि आफ्नो मतियारेमा ल्याउन सक्दैनस् भने त को मिजार काजीको स्वरमा तिरस्कारको नजानेदो ध्वनि थियो भएको जाओ एकपल्ट गाउँमा कुमेडी पनि गरे टपला तर सुन त गाउँको मेजार तिमीहरू गाउँका बुजुर्ग यति कुरा तिमीहरूले मिलाउनै पर्छ म अरू कुरा जान्दिनँ हवेली भनेपछि हाम्रो हवेली भनेर नाक त फुलाउने नै छौ बुवा यसपल्ट सुरुदेखिकै चुपचाप बन्दुकको नाल सफा गइरहेको साना काजीले कठोर र माझीका रौँ ठड्याउने स्वरमा भन्यो त के यी गाउँका चुत्था निजहरूले मानेनन् भने हाम्रो हवेली बन्ने रोकिने त हजुर ज्यादा यिनीहरूलाई थाप बक्सन्छ त्यसैले यी भैमाना भाँडामा हुन्छन् हवेली त भन्छन् नि काजीले आश्वासनको स्वरमा भने नहडबडा न यी तेरा रैती तेरा मान्छे यिनले तेरा इच्छामा तगारो हाल्ने त कुरै छैन हाल्दै हाल्दैनन् नि हबेली बन्छ बन्छ त्यो त जसरी पनि बन्छ नि